अनि प्रभातकाले न्यानो अभिवादन कार्यक्रम हाम्रो देश हाम्रो गौरवको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा प्रविधिका दाजु रिजन अनि कार्यक्रम प्रस्तुता म सुशील पौडेलको तर्फबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव तपाई हरेक हप्ताको बिहिबार बिहान आठ बजेको शुभ बिहानी पसार सुन्दै आइराख्नु भएको छ कार्यक्रम हाम्रो देश हाम्रो गौरव तपाईँले यति बेला हामीलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहटको आकर्षीय ध्वनि तरङ्गबाट त सुनिराख्नु भएको छ नै इन्टरनेट अनलाइनको W W radio Arpan dot com dot एनपीबाट पनि सुन्दै हुनुहुन्छ तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुनेर साथी राख्नु भएको छ तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु कार्यक्रम हाम्रो देश हाम्रो गौरवको यस व्यवसायमा रहेर हामीले सदा सदा राष्ट्र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग साथसाथै मिठा मिठा सोझकाठहरू उठान गर्ने गर्दछौँ आजको श्रृङ्खलामा पनि यिनीहरू यस्तै विषयवस्तुको साथमा उपस्थित भएका छौँ साँच्चै नै हामी जन्मेको यो देश गौतम बुद्धको जन्मदेश ऋषि मुनिहरूको तपोभूमि आराध्य देवी देवताको कर्मथलो सुन्दर प्राकृतिक झटाहरे भरिपूर्ण यो देश राष्ट्र हाम्रो लागि सदा सदा गौरव अनि प्रतिष्ठाको विषय हो त्यसैले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरको यस बसाइमा रहेर हामीले सदा सदा राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तुमाथि आवाज उठाउँदै आइरहेका छौं आजको श्रृङ्खलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई समेटेका छौं कार्यक्रमको सुरुवात गरौं एउटा स्वदेशकानबाट केन्द्रीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर भारत फर्किएका छन् उनले नेपाल बसाईको क्रममा नेपालीहरूलाई निकै आश्वासन बाँडे भने दुई देश बीचको सम्बन्ध सुधारका विषयमा पनि निकै चासो दिए तर उनले गरेका ती प्रतिबद्धता र दिएका आश्वासन आगामी दिनमा पूरा हुने या नहुने भन्ने कुरा त आउने दिनले बताउनेछ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने मैत्रीपूर्ण नेपाल भ्रमणले दुई देशको सम्बन्धमा नयाँ आयाम थपिएको र यसले नयाँ उचाइ लिएको बताइएको छ नेपालका प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदीले आइतबार र सोमबार नेपाल भ्रमण गर्नुभएको थियो खास गरी भारतीय प्रधानमन्त्री मोदीले व्यवस्थापिका संसदमा दिनुभएको ओसपूर्ण मन्तव्य उच्च राजनैतिक तहमा भएको कुराकानी सहमति एवं सहयोग आदान प्रदान राजनैतिक दलहरू लगायत विभिन्न क्षेत्रका व्यक्तित्वसँग भएको भेटका आधारमा यो भ्रमण उपलब्धिमूलक बनेको छ खास गरी भारतीय प्रधानमन्त्री मोदीले नेपालको संसदमा गर्नुभएको सम्बोधनले नेपालीको मन र मुठु छोएको तथा यसले दुई देश देशबीच रहेको आशंका हटेर विश्वास र सद्भाव बढाएको छ आम जनताले अनुभूति गरेका छन् नेपालको संविधान सभाको पूर्ण बैठकलाई सम्बोधन गर्ने पहिलो विदेशी नेताका रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले सम्पूर्ण सभासदका साथै सबै नेपालीको मन हरे अन्य विदेशी नेताले एक शब्द नेपालीमा बोल्दा पनि हर्षित हुने नेपाली जनता भारतीय प्रधानमन्त्रीले करिब तीन मिनट नेपालीमा बोल्दा आनन्द विवर हुनु अस्वाभाविक थिएन माननीय श्री सुभाष नेम्बाङ पार्लियामेंट के स्पीकर श्री एवं माननीय सांसदगण और आदरणीय सभागृह मां नेपाल मां अत्यंत हर्षित छु धैर्य धैर्य वर्ष ही एक पथिक यात्री तीर्थालु को रूप मांग मैं यहां आय को थिए यो भनाई कि एक पटक तपाईले नेपाल को भ्रमण गर्नु भयो भने यो जीवन पर्यन संबंध में बदलिन्छु प्रथमतः यस सुंदर देश को शादी को रूपमा मफेरी फरके आय को छू प्रधानमंत्री को हैसियत में पुनः आउन पौधा वास्तव में मैले भाग्यशाली महसूस गर्छु यो यस्तो यात्रा थियो को कार्यालय में प्रवेश गर्न बित्तिकै चाहन चाहन्थे किनकि हाम्रो नेपाल को संबंध मेरो को उच्चतम प्राथमिकता मध्य हो નિમંત્રણા नो भय कोमा म सरकार नेपाल का जनता लाई धन्यवाद देना चाहान छु मसंगे मेले 125 करोड़ भारतीय जनता को माया शुभकामना र सद्भावना लिए આવ્યો हो जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालीमा संसदमा भाषण गर्न थाले सम्बोधन गर्न थाले तब नेपालीहरू आफैले आफैलाई गौरव गर्न थाले प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा ती विगतका यादले पनि कति नेपालीलाई सतायो नेपाली राजनेता भएर हिन्दीमा शपथ ग्रहण गर्ने नेपाली राजनेतालाई पनि मोदीको सम्बोधनले गतिलो चटकन प्रहार गरेका छन् आफ्नै देशमा भएर आफ्नै भाषा बिर्सेका हामी नेपालीलाई मोदीले एउटा राष्ट्र प्रेमको बारेमा सोच्न पनि यस सम्बोधनबाट एउटा चेतावनी दिएका छन् नेपाली जनतालाई नेपाली जनताले भारतबाट के के सुन्न चाहन्थे ती सबै विषय प्रधानमन्त्री मोदीले स्पष्ट शब्दमा प्रभावशाली ढंगले राखेर नेपालीको मन छोए मोदीको भाषण जति कर्णप्रिय र मनमोहक थियो त्यही अनुसार नेपाल र भारत बीच सन्धि सम्झौता भने हुन सकेन अहिले जे जस्ता छलफल भएका छन् तिनमा सकारात्मक विकास हुन सके भने निर्णय हुन नसकेका र अल्छीका विषय बिस्तारै सुल्झेर जाने विश्वास गर्न सकिन्छ प्रधानमन्त्री मोदीले मिठो स्वरमा नेपाल र नेपालीको प्रशंसा गर्ने क्रममा नेपालीको मनमा रहेको संशय मेटाउने प्रयास पनि गरेका छन् मोदी कुनै बेला नेपालका राजालाई हिन्दू सम्राटको उपाधिले सम्बोधन गर्ने दल भारतीय जनता पार्टीका नेता हुन् त्यसैले धेरैले सत्तामा आएको भाजपाले नेपालको गणतान्त्रिक लोकतन्त्र प्रति प्रश्न उठाउँछ कि भन्ने शंका गरेका थिए तर अत्यन्त कुशलतापूर्व स्पष्ट शब्दमा उनले यस्तो सन्देहको अन्त गरिदिएका छन् मोदीले आफ्नो सम्बोधनको आरम्भमै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको भारतले सम्मान गर्छ भनेर अहिलेको राजनैतिक परिवर्तन प्रति उनको सरकार र दलको समर्थन सार्वजनिक गरिदिए शस्त्र को छोड़ करके शास्त्र का स्वीकार करना यही तो बुद्ध की की से निकलने का आवाज है वही तो संदेश है और उस अर्थ में भारत चाहेगा और जो आप लोगों ने तय किया है जो मैंने सुना है और मैं मानता हूं कि बहुत ही उत्तम काम संघीय लोकतांत्रिक गणतंत्र आज उपलब्ध व्यवस्था में उत्तम रास्ता आपने चुना है और भारत हमेशा आपके संघीय लोकतांत्रिक गणतंत्र की कल्पना को पूरा पूरा आदर करता है स्वागत करता है विगतमा माओवादी द्वन्दलाई भारतले सघाएको परिप्रेक्ष्यमा अब फेरि कुनै दलले त्यसै गरी हतियार उठाउने निर्णय गर्यो भने भारतले दुई हजार बाहन्न सालमा जस्तो सघाउने नीति लिने छैन भन्ने संकेत पनि गरिदिएका छन् मोदीले आफ्नो सम्बोधनका क्रममा सबैभन्दा महत्व दिएको विषयमध्ये एउटा नेपालको द्वन्दको शान्तिपूर्ण समाधान पनि थियो उनले शस्त्रबाट होइन शास्त्रबाट नेपालले स्थायित्व पाउनेमा जोड़ दिए नेपाल र भारत बीच सम्बन्ध र सूचनाको आदान प्रदान कम भएको तर्फ इङ्कित गर्दै उनले दुई देश बीच फोनमा लाग्ने शुल्क घटाउने र सम्बन्ध बढाउने विषयलाई पनि महत्व दिए नेपालीको मनमा संशय रहेको अर्को विषय गौतम बुद्धको जन्मस्थलका बारेमा भारतबाट यदा कदा हुने गरेको प्रचार पनि थियो भारतले बुद्ध जन्मस्थलका रूपमा लुम्बिनीलाई मान्यता नदिएको कारण उसको नियतमा सन्देह उब्जिएको थियो प्रधानमन्त्री मोदीले व्यवस्थापिका संसदमा गरेको सम्बोधनबाट अब त्यो शंका पनि लगभग निवारण भएको छ उनले नौपल्ट बुद्ध जन्मेको देश नेपाल भनेर नेपालको प्रशंसा गर्नुका साथै नयाँ संविधान मार्फत नेपालले शान्तिको सन्देश बुद्धले जस्तै संसारभर फैलाउन सक्ने अवस्था आएको सम्झाएर नेपाली सभासद र राजनीतिज्ञलाई तिनको कर्तव्य समेत स्मरण गराएका थिए ये वो भूमि है जहां किशोरी जी बचपन में खेला करती थी और आज भी हम जनक का स्मरण करते हैं ये भूमि है जिसने विश्व को अचंबित कर देने वाले भगवान बुद्ध को जन्म दिया है नेपालीको रगत नबगिकन हिन्दुस्तानले कुनै लडाई नजितेको प्रसंग उठाएर उनले नेपालीको शिर उच्च मात्र गराएनन् बरु आफ्नै देशका जनतालाई समेत नेपालीको योगदान सम्झन प्रेरित गरे लड़ाई जीती नहीं है जीत के साथ किसी नेपाली का रक्त न बहा हो किसी नेपाली ने शहादत न मोली हो भारत के स्वाभिमान के लिए भारत की रक्षा के लिए नेपाल का बहादुर मरने मटने के लिए कभी पीछे नहीं रहा भारत के लिए जीने मरने वाले उन बहादुर नेपालियों को मैं आज नमन करना चाहता हूं भारत की सेना के फील्ड मार्शल एक बहुत बढ़िया बात बताते थे वो कहते थे कि कोई सेना का जवान ये कहे कि मैं मृत्यु से डरता नहीं हूं तो मान लेना या तो वो झूठ बोल रहा है या तो वो गुरखा है अगर गुरखा कहता है कि मैं मौत से नहीं डरता मतलब सच्चाई है ये बात फिल्म मार्शल माणेकशाह ने कही थी ऐसी ये वीरों की भूमि है मोदीले आफ्नो बसाईको पहिलो दिनमै नेपालीको मन त जिते तर दुई देश बीचको सम्बन्ध मनमा मात्र होइन व्यापार र व्यवसायमा पनि देखिनुपर्छ नेपाली दस हजार करोड़ रूपियाँ थप सहुलियत पूर्ण ऋण सहयोग दिने घोषणा र पञ्चेश्वर निर्माणका लागि प्राधिकरण बनाउने विषय बाहेक अन्य ठोस आर्थिक समझदारीका सम्झौता भ्रमणमा हुन सकेनन् नेपालले ऊर्जा खरिद बिक्री सम्झौतामा भारतको शर्त मानेन भने भारतको जीएमआर कम्पनीले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विद्युत विकास सम्झौतामा नेपालको शर्त मान्न सकेन त्यसले मोदीको भ्रमणका क्रममा हुने भनिएको बहुप्रतीक्षित विद्युत सम्बन्धी सम्झौता हुन सकेन तर सम्झौता हुन नसक्नुलाई भ्रमणको सफलतासँग जोड्नु जरूरत छैन यो दुई सार्वभौम देशबीच हुने व्यापारिक व्यवहार हो अहिलेको भ्रमणले सबैभन्दा महत्वपूर्ण कार्य नेपाली मनमा भारतप्रतिको अविश्वास धेरै मात्रामा हटाएको छ भने भारत सरकारका कर्मचारीलाई पनि नेपाललाई कसरी हेर्ने भन्ने विषयमा नयाँ दृष्टिकोण प्राप्त भएको छ मोदीले जुन इज्जत सम्मान र बन्धुत्व नेपाल र नेपाली जनताप्रति देखाए भारतको कर्मचारी तन्त्रले पनि त्यस्तै व्यवहार देखाउने हो भने नेपाल र भारत बीच आपसी हितका लागि कुनै पनि सम्झौता सजिलै हुन सक्छ अनि बल्ल भारतको अध्यारो नेपालले र नेपालको गरिबी भारतले हटाउँछ नेपाल पानी की शक्ति का धनी है को बिजली के माध्यम से आज भी हिंदुस्तान का अंधेरा दूर कर सकता है श्रोता तपाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरको प्रस्तुति कार्यक्रममा हाम्रो देश हामी राख्नु भएको छ आजको श्रृंखलामा रहेर हामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको प्रसंगलाई उठान गरिरहेका छौं तपाईले हामीलाई जहाँ जे जस्तो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 बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर पुर्याउँछौ सम्हालेर ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिजा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौ हेरौँ लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठुलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जिके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पूर्ण वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्षको एक पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू software diploma hardware diploma networking diploma accounting diploma web designing banking accounting database programming graphics designing C programming laptop maintenance internship level hardware training online job training form भर्ने अन्तिम मिति दुई हजार एकहत्तर श्रावण उनातिस गते छात्रवृत्ति परीक्षा मिति दुई हजार एकहत्तर श्रावण एकतिस गते विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहनी पर्सा फोन नम्बर शून्य छपन्न पाँच त्रियासी पाँच उना पचास र भण्डारा फोन नम्बर शून्य छपन्न पाँच पचास एक सय तेह्र यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज विश्रामपछिको यो समयमा तपाईँहरू सम्पूर्णलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु यदि तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ कार्यक्रम हाम्रो देश हाम्रो गौरवको आजको श्रृङ्खलामा रहेर हामीले नरेन्द्र मोदीको नेपाल भ्रमणलाई समेटिरहेका छौं मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट दाजु रिजनको साथ मिलिराखेको छ भने म छु कार्यक्रम प्रस्तुता सुशील पौडेल नेपालका राजनीतिक दल तथा विभिन्न क्षेत्र र वर्गका मानिसहरू आफ्नो स्वार्थ भन्दा देश र जनताको हितमा काम गर्न प्रतिबद्ध हुन पनि मोदीले आग्रह गरे नेपाललाई करिब एक खर्ब रूपियाँको सहुलियत दरमा ऋण उपलब्ध गराउने छात्रवृत्ति कोटा बढाउने विद्युत विकास परियोजना तथा ऊर्जा व्यापार सम्झौतालाई पैंतालिस दिनभित्र आवश्यक प्रक्रिया पुर्याएर अघि बढाउने पञ्चेश्वर विकासका परियोजनालाई अघि बढाउने महाकाली नदीमा पुल निर्माण गर्ने तथा पशुपतिमा धर्मशालाको जीर्णोद्वार लगायतका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्न दुवै पक्षबीच भएका सहमति प्रधानमन्त्री मोदीको भ्रमणको उपलब्धिको रूपमा रहेको बुझिन्छ र उनले नेपाल एक सार्वभौम राष्ट्र हो भनेर पनि संसदमा सम्बोधन गर्दा भनेका छन् नेपाल एक सार्वभौम राष्ट्र है हमारी इच्छा इतनी है कि नेपाल यह सार्वभौम राष्ट्र हिमालय जैसे ऊंचाइयों को प्राप्त करे और पूरा विश्व नेपाल को देख करके गौरवान्वित हो ऐसा नेपाल देखने की हमारी इच्छा है नेपाल एउटा सार्वभौम देश हो भनेर उनले भाषण गर्दा संसदमा ठूलै ताली बस्यो सड़कमा आम मान्छेका बीचमा झरेर हात मिलाउँदै आफ्नो बेग्लै छाप छोड्न सफल भएका छन् मोदी संसदमा सन् उन्नाइस सय पचासको दुई देश बीचको सन्धिमा केही नबोलेका उनले राति प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गरेको रात्रिभोजमा मनको कुरा राखिदिए उच्च राजनैतिक नेतृत्व नागरिक समाज उच्च प्रशासक नागरिक समाज लगायतको शान्त माहौलमा उनले यो सन्धिमाथि राजनीति नगर्न आग्रह गर्दै बल भने नेपालकै कोर्टमा फर्काइदिए उनले नेपालका नीति निर्माता मात्र नभई आम सर्वसाधारणको मन जित्न सकेको प्रष्टै महसुस गर्न सकिन्छ तर यी सबको कार्यान्वयनले मात्र अगाडिको बाटो निर्धारण गर्नेछ आफ्नै वार्षिक बजेट समेत विकासका काममा खर्च गर्न नसकेको नेपालले छिमेकीले देखाएको सादा सहायतालाई वास्तविकतामा परिणत गर्ने क्षमतामाथि भने अझै आशंका छ मोदीको भ्रमणमा भएका समझदारी र सहमति कार्यान्वयनमा नेपालको सक्रियताले सहयोग र साझेदारीका ढोका अझै खुल्दै जानेछ यसरी संविधान र विकासमा ध्यान केन्द्रित गर्न उनले दिएको सुझाव मननीय छ श्रोता तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रममा हाम्रो देश हाम्रो गौरव सुन्दै हुनुहुन्थ्यो आजको विषयवस्तु प्रस्तुत गर्दा गर्दै हामी कार्यक्रमको लगभग अन्त्यतर्फ आइसकेका छौं यतिन्जेल तपाईँले हामीलाई जहाँ जे जस्तो स्थानमा रहेर सुनेर साथ दिनुभयो तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट दाजु रिजनको साथ मिल्यो दाजु रिजनलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु आगामी हप्ता अर्को कुनै नयाँ विषयको साथ कार्यक्रममा उपस्थित हुने वार्ताका साथ पृष्ठभूमिमा बजेको यो स्वदेशगान तपाईँको लागि छोड्दै कार्यक्रम प्रस्तुता म सुशील पनि ओझेल पर्न चाहन्छु हौस् त नमस्कार नेपालको जय होस् जय मातृभूमि हो रेडियो अर्पण एक सौ चार थप्लो पांच मेगा हर्ज के